सबै दललाई डाकी पनि सरकार विरोधी आन्दोलन गर्दै आएका नेकपा माओवादी नेतृत्वको तेत्तिस दलले भने आज बैठक बहिष्कार गरेका छन् उनीहरूले निर्वाचनको विषयमा असहमति जनाउँदै सरकारसँग वार्ता पनि नगर्ने निर्णय गरेका छन् नेकपा एमाले केन्द्रीय कमिटिको बैठक आज पनि बस्दैछ पार्टी कार्यालय बल्कमा बस्ने बैठक बिहान एघार बजेपछि सुरु हुनेछ अस्तिदेखि सुरु भएको बैठकमा आजदेखि अध्यक्ष जलनाथ खनालको राजनैतिक प्रतिवेदनमाथि छलफल सुरु हुने केन्द्रीय सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो त्यस्तै विभिन्न आयोगहरूबाट प्रस्तुत भएको प्रतिवेदनमाथि पनि बाँकी छलफल हुने उहाँले बताउनुभयो अध्यक्ष खनालको प्रतिवेदनमा जेठको पहिलो हप्ताबाट सुरु हुने चुनावी अभियान चुनाव चुनावमा अन्य दलसँग गर्ने सहकार्य तालमेल र पार्टीको आन्तरिक रणनीतिका विषय उल्लेख गरिएको छ लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुख बनाइएको विरुद्धमा उत्रेका विद्यार्थी संगठन तथा नागरिक समाजका अगुहरूले आज पनि विरोधका कार्यक्रमलाई जारी राख्ने भएका छन् कार्कीको नियुक्तिको विरुद्धमा विभिन्न तेह्र विद्यार्थी संगठनले राजधानीमा आज दिउँसो सिटी जुलुस निकाल्दैछन् दिउँसो तीन बजे वाल्मिकी क्याम्पस अगाडिबाट सुरु गरिने सिटी जुलुस पुतली सडक बाग बजार हुँदै रत्न पार्क पुगेर टुङ्ग्याइने संघका प्रवक्ता युपी लामिसानेले जानकारी दिनुभयो यस्तै नागरिक समाजका घरले आज पनि धरना दिएछन् अपरान्न मधेसी मोर्चाको नेतृत्वकर्ता पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको ललितपुर स्थित कार्यालय अगाडि धरना दिने कार्यक्रम रहेको नागरिक समाजका अगुवा चरण पर्साईले जानकारी दिनुभयो यसै गरी अख्तियार प्रमुखमा कार्कीको नियुक्तिको विरुद्धमा विभिन्न पेसागत सङ्घ सङ्गठनमा आबद्ध कर्मचारीहरूले पनि आज एक घण्टा पेन डाउन गर्दैछन् पेसागत महासङ्घ नेपालको आह्वानमा बिहान एघार बजेसम्म देशभरका सबै कर्मचारीले पेन डाउन गर्दै गर्दैछन् कार्कीको विरुद्धमा सरकारी संस्थान ब्याङ्किङ स्वास्थ्य सेवा स्थानीय निकायका कर्मचारीले एक घण्टा पेन डाउन गर्ने र शिक्षकले एक घण्टा चक प्रयोग नगर्ने पेसागत महासङ्घले जनाएको छ काठमाडौँको भिरकुटी मण्डपमा आजदेखि पाँचौँ राष्ट्रिय पर्यटन मेला सुरु हुँदैछ मेलाको दिउँसो बाह्र बजे पर्यटन मन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम छ मेलालाई होमस्टे विशेष बनाउने तयारी भएको आयोजक नेपाल पर्यटन बोर्डले जनाएको छ लमजुङ तनहु बर्दिया चितवन लगायतका जिल्लाका होमस्टे सञ्चालक मेलामा सहभागी हुनेछन् पर्यटकीय गन्तव्यका बारेमा जानकारी गराउनु मेलाको मुख्य उद्देश्य भएको बोर्डका वरिष्ठ प्रबन्धक एवं मेला संयोजक लीला बहादुर बानियाले बताउनुभयो आयोजकका अनुसार मेलामा सरकारी तथा गैर सरकारी संस्थान जिल्ला विकास समिति पर्यटन विकास समितिहरू पनि सहभागी हुनेछन् तीन दिनसम्म चल्ने मेलामा एक भन्दा बढी स्टल रहने र भन्दा बढी जिल्लाका पर्यटन व्यवसायले भाग लिनेछन् मेलामा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ मेलामा सांस्कृतिक कार्यक्रम पर्यटनसँग सम्बन्धित वृत्तचित्र प्रदर्शन गरिनेछ मेलाको पचास हजारले अवलोकन गर्ने आयोजक पर्यटन बोर्डको अनुमान छ छापाखानामा काम गर्ने मजदुरको आन्दोलनका कारण आज पनि पोखराका आठवटा पत्रिकाको प्रकाशन रोकिएको छ चौधवटा दैनिक पत्रिका मध्ये आज छवटा पत्रिका मात्र प्रकाशित भएका छन् बिहिबार हिजो दुईवटा मात्र प्रकाशन भएकोमा अरू चारवटाले मजदुरको माग अनुसार सेवा सुविधा दिने सहमति जनाएपछि आजदेखि प्रकाशित भएका हुन् अरू छापाखानामा कार्यरत मजदुरले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् दुई सय चालिस दिन काम गरेकालाई स्थायी नियुक्ति पत्र दिनुपर्ने कोषको व्यवस्था हुनुपर्ने बिमा श्रम ऐन अनुसारको विधान पहिचान सहितको परिचय पत्र पाउनुपर्ने लगायत रातका एघार बजे माग राखेर मजदुरहरू आन्दोलनमा उत्रिएका हुन् अहिले पोखरामा सञ्चालित त्रिपन्नवटा छापाखानामा दुई सय असीजना मजदुर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 ध्यान आकर्षण गराएको हो पुरुष प्रहरी र महिला प्रहरीले एउटै शौचालय प्रयोग गर्दा यौन दुर्व्यवहारका घटना हुने गरेको वासले जनाएको छ कतिपय शौचालयका ढोका सुरक्षित महिला प्रहरीले थप समस्या झेल्नु परेको उनीहरूका लागि छुट्टै शौचालय उपलब्ध गराउनु पर्नेमा संस्थाले जोड दिएको छ प्रान्तीय प्रहरी चौकीमा महिला प्रहरीका लागि छुट्टै शौचालय बनाउन काबुल प्रहरी प्रमुख अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ तर यसअघि पनि छुट्टै शौचालयको व्यवस्था बताइए पनि त्यो कारणमा आउन सकेको थिएन अफगानिस्तानमा झन्डै पन्ध्र सय महिला प्रहरी छन् त्यहाँको गृह मन्त्रालयले आउँदो वर्षमा महिला प्रहरीको सङ्ख्या बढाएर पाँच हजारसम्म पुर्याउने लक्ष्य राखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् उता पाकिस्तानमा भोलि हुन लागेको संसदीय चुनावका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ गत दुई हप्तादेखि जारी चुनावी प्रचार प्रसारका क्रममा हिंसाका घटनाहरू धेरै भएपछि सुरक्षा व्यवस्थालाई कडा पारिएको हो चुनावी प्रचार प्रसारको कार्यक्रम भने हिजोबाट सकिएको छ चुनावी अभियानका क्रममा भएको हिंसामा एक उम्मेद्वारको अर्पण भएको छ भने केही भन्दा बढी व्यक्ति मारिएका छन् विभिन्न पार्टीको चुनावी प्रचार प्रसारका क्रममा अधिकांश स्थानमा तालिबानी विद्रोहीले बम हमला गरेको थियो चुनावी प्रचारको अन्तिम समयमा हिजो पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीका छोरा अपणमा परेका छन् खेल समाचार ACC under nineteen elite cup क्रिकेटको सेमी फाइनलमा नेपाल विरुद्ध युए ब्याटिङ गरिरहेको छ टस हारेर ब्याटिङमा तानेको युएले सन्तोषजनक प्रदर्शन गरेको छ युएले ताजा अवस्थामा एकचालिस ओभरको समाप्तिमा चार विकेट गुमाएर दुई सय तिन रन जोडेको छ भर्खर मात्र युईको पछिल्लो एक विकेट गिरेको छ र युईको विकेट गिराउने क्रममा निश्चल पाण्डेले एक विकेट लिएका छन् युईका लागि सौर्य चोपडाले शतक प्रहार गरे र उनी केही बेर अगाडि मात्र पेभिलियन फर्किएका छन् त्यस्तै युएका लागि डेन्डी सौजा चौवालिस रन बनाएर क्रिजमा रहेका छन् उनले एक चौकाको मद्दतमा चौरानब्बे बलको सहयोगमा चौवालिस रन जोडेका हुन् यसै गरी सौजालाई अहिले साजिद खानले साथ दिइरहेका छन् उनी शून्य रनमा क्रिजमा रहेका छन् नेपालका कर्ण अविनाश कण सुशान्त भारी र भवन कार्कीले समान एक एक विकेट लिएका छन् समूह बीमा रहेको नेपाल यसअघिका चारवटै खेल जितेर सेमी फाइनलमा पुगेको हो यसअघिका खेलमा नेपालले मलेसिया कुवेत बहराइन र कतारलाई पराजित गरेको थियो नेपालले युईलाई पराजित गरी उपाधिका लागि अफगानिस्तान र मलेसिया बीचको विजेतासँग भिडन्त गर्नेछ र पहिलो सेमी फाइनलमा अफगानिस्तान र मलेसिया बीचको खेल पनि अहिले जारी छ खेल सकिन एक बल मात्र बाँकी रहेको अवस्थामा अफगानिस्तानले आठ विकेटको नोक्सानीमा दुई सय उनातिस रन जोडेको छ भर्खर मात्र पहिलो इनिङ सकेको छ अफगानिस्तानले निर्धारित पचास ओभरमा आठ विकेट गुमाएर दुई सय तेत्तिस रन जोडेको छ अब फाइनल प्रवेशका लागि मलेसियाले दुई सय चौतिस रनको चुनौती पाएको छ केही बेरपछि मलेसिया जवाफी ब्याटिङमा उत्रदैछ उता इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलोर र दिल्ली डेबिल्स बीच प्रतिस्पर्धा हुँदैछ फिरोज शाह कोटला दिल्लीमा बेलुका सभा आठ बजेपछि हुने खेलमा चौथो स्थानमा रहेको बेङ्गलोर र आठौँ स्थानमा रहेको दिल्ली भिन्न लागेका हुन् बेङ्गलोरले बाह्र खेलमा सातमा जित हात पार्दै चौध अङ्क जोडेको छ भने दिल्लीले तीनवटा खेल मात्र जितेको छ चेन्नई बिस अङ्कका साथ पहिलो तथा अठार अङ्क जोडेको राजस्थान दोस्रो र सोह्र अङ्क जोडेको मुम्बई तेस्रो स्थानमा छ यसअघि गराती सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले पुणे वारियर्सलाई छयालिस रनले पराजित गरेको छ कोलकाताले जितका लागि दिएको एक सय त्रिपन्न रनको चुनौती पक्ष्याउने क्रममा पुणे उन्नाइस ओभर तीन बलमा अल आउट हुँदै मात्र एक सय छ रन जोड्न सक्यो पुणेका लागि एङ्गलो म्याथ्युजले चालिस तथा रोबेन थापाले एकतिस रन बनाए पनि अन्य ब्याट्सम्यानहरूले दोहोरो अङ्कको आँकडा बनाउन सकेनन् यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले गौतम गम्भीरको पचास रनको मदतमा एक रन बनाएको थियो जितसँगै कोलकाता सातौं स्थानमा कायम छ भने एघारौँ हार बेहोरेको पुणे पुछारमा छ हिजै भएको पहिलो खेलमा राजस्थान रोयल्सले किङ्स इलेभेन पन्जाबलाई आठ विकेटले पराजित गरेको थियो चुनावी तयारीका विषयमा सर्वदलीय बैठकमा छलफल चल्दै नेकपा माओवादी सहितका तेत्तिस दलद्वारा बैठक बहिष्कार लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाएको विरुद्धमा आज पनि प्रदर्शन हुँदै नागरिक समाजले फोरम लोकतान्त्रिकको कार्यालयमा धरना दिने यस्ता प्रहरीका लागि छुट्टै शौचालयको व्यवस्था गर्न ह्युमन राइट्स वाचको सुझाव पाकिस्तानमा भोलि हुन लागेको संसदीय चुनावका लागि सुरक्षा व्यवस्था कडा र SSC under nineteen elite cup क्रिकेटको सेमी फाइनलमा युए e नेपाल विरुद्ध ब्याटिङ गर्दै आइपिएलमा आज बेङ्गलोरले भिड्ने अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज बिदा भई नमस्कार Thank you. यस अर्पण समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्क रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे वेबसाइट काठमाडौँ बहत्तर दुई सतासी पुरानो ए माइला दाई अब त मेरो सुट तयार भयो